विस्तारमा गलकुट हिमालयन आँखा अस्पताल पोखराको समन्वय नेपाल नेत्र ज्योतिष संघ बागलुङको प्राविधिक सहयोग तथा गलकुट नगरपालिकाको आयोजनामा एक कार्यक्रम गरी गलकुट आँखा उपचार केन्द्रको आज नगर प्रमुख भरत शर्मा गैरेले उद्घाटन गर्नुभएको छ केन्द्रको उद्घाटनको अवसरमा बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले सुविधा सम्पन्न सहरमा प्रतिस्पर्धात्मक रूपमा व्यावसायिक तहले अस्पताल खोलेको स्मरण गर्दै यस संस्थाले दूरदराजका जनतालाई सेवा दिने उद्देश्यले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउनु खुसीको कुरा रहेको भन्दै खुसी व्यक्त गर्नुभएको थियो उहाँले स्थानीय स्रोत र साधन अनुसार यस आँखा उपचार केन्द्रलाई व्यवस्थापन गर्ने गर्नु गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो त्यस्तै गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका कौशाले उपचार केन्द्र स्थानीयको पहुँचमा पुर्याउनको लागि प्रचार प्रसार गरी नागरिकको मौलिक हक तथा स्वास्थ्यबाट वञ्चित स्वास्थ्यबाट कुनै पनि नागरिक वञ्चित नहुने बताउनु भयो गलकुत समाज जापानको आर्थिक सहयोगमा निर्मित भवनबाट दैनिक सेवा दिने गरी आँखा उपचार केन्द्रलाई सञ्चालनमा ल्याइएको हो यसअघि प्रत्येक महिनाको पन्ध्र र सोह्र गति सञ्चालन गरिँदै आएको आँखा शिविरमा बिरामीको चाप बढिरहेको र आँखा उपचारकै लागि पोखरा काठमाडौँ जाने बाध्यतालाई मध्यनजर गरी आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको गलकुत नगरपालिकाले जनाएको छ केन्द्रमा दुईजना स्वास्थ्य कर्मीद्वारा द्वारा सेवा प्रवाह गरिने नगरपालिकाले जनाएको छ कार्यक्रममा नेपाल नेत्र ज्योति गण्डकी प्रदेशका उपसभापति ध्रुवबहादुर केसी हिमालयन आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गुरुङ नेत्र ज्योति सङ्घ बागलुङका सभापति भरत पुरी हिमालयन आँखा अस्पतालका डाइरेक्टर इन्द्रमान महर्जन पूर्व सभासद पूर्ण पूर्णबहादुर राणा पृथ्वी माध्यमिक विद्यालयका प्रधान प्रधानाध्यापक बरिप्रसाद ढकाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रम कलकुट नगरपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष नारायण ध्वज मल्लको अध्यक्षता पूर्व सेटेलाइट केन्द्रका उपसभापति दीर्घदत्त लोहनीको स्वागत तथा एमकान्त गौ सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो बालबालिकामा गरेको लगानी ल्याउँछ सुनौलो बिहानी बालमती स्थानीय शासन नीतिगत अवलोकन तथा घोषणा सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम आज गलकुट नगरपालिका वडा नम्बर एकमा सम्पन्न भएको छ कार्यक्रममा गलकुट नगरपालिकाका नगर उपप्रमुख रेणुका कौचाले बालबालिकाको क्षेत्रमा र गरेको काम नौलो नभएको बताउँदै संविधानमा उल्लेख भएको अधिकार स्थापित गर्न गलकुट नगरपालिकाले कार्यान्वयन गरेको बताउनुभयो बालबालिकाका अधिकारहरू स्थापित गर्न स्थानीय शासन सञ्चालनमा बालबालिकाको महत्त्वपूर्ण सहभागिता सुनिश्चित गर्न बालमैत्री स्थानीय शासन सहितको नगरपालिका घोषणा गर्न लागि बताउनुभयो उहाँले गलकोट नगरपालिकाको प्रोफाइलमा वडा नम्बर एकको कार्यालयमा मात्र चौहत्तरजना बालबालिकाको बालविवाह भएको तथ्याङ्क देखिएकोले उक्त तथ्यले थप अद्यावधिक गर्दै न्यूनीकरण गर्न बालमती नगरपालिका कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो कार्यक्रममा राष्ट्रिय सहजकर्ता विष्णु चौबेले बाल अधिकार सम्बन्धी संवैधानिक व्यवस्था बालमती कार्यक्रमको अवधारणा अर्थपूर्ण सहभागिता बालमती स्थानीय सरकारको आवश्यकता लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो कार्यक्रममा बालबालिका शिक्षक व्यवस्था व्यवस्थापन समिति सदस्य स्वयंसेविका सुरक्षाकर्मी पत्रकार लगायतको सहभागिता रहेको थियो गलकुट नगर शिक्षा अधिकारी नारायण सापकोटाकोले कार्यक्रमको उद्देश्य र आवश्यकताबारे प्रश्न पार्नु भएको थियो कार्यक्रम गलकुट नगरपालिका वडा नम्बर एक वडा अध्यक्ष नेत्रबहादुर बुढाथोकीको अध्यक्षता गलकुट नगरपालिका वडा नम्बर एक वडा सचिव यादव दत्त रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो विभेद विरुद्धको समानता सभ्य समाज निर्माण अहिलेको आवश्यकता भन्ने नाराको साथ सृजनशील समुदाय समाज बाग नेपालको आयोजना तथा अमर ग्रुप अमेरिकाको प्रायोजनमा आज आज करिब विपन्न जेहेन्दार उत्कृष्ट विद्यार्थीले पोसाक वितरण बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग तथा गरिब विपन्न एकल महिलाले मासिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ कार्यक्रमले सम्बोधन गर्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले समाज परिवर्तनशील रहेको बताउनुभयो उहाँले समाजमा रहेका हरेक किसिमका विभेदको अन्त्य गरी गलकोट नगरपालिकाले मुक्त नगरपालिका बनाउने क्रममा नगरपालिका रहेको भन्दै कसैले कुनै प्रकारको विभेद गर्न नहुने बताउनुभयो गैरेले सबै नागरिक समान रहेकोले कुनै किसिमको विभेद गर्ने अधिकार न भएको बताउनुभयो कतिपय अवस्थामा धर्मको आधारमा विभेद भयो भनेर आलोचना गर्ने गरे पनि धर्मले कसैले पनि विभेद नगरेको पार्नु भयो स्पष्ट पार्नुभयो उहाँले धर्मले नभई धर्म मान्ने मानिसहरूले विभेद गर्न गर्ने गरेको बताउनुभयो कार्यक्रममा गलकुट नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष हिमबहादुर भण्डारी दलित आत्मरक्षा अभियानका संयोजक डाक्टर मित्र परियार संयुक्त दलित सञ्चार बागलुङका संयोजक बेरबहादुर परियार सृजनशील समुदाय समाज बागलुङ नेपालका विदेश विभाग महासचिव होमबहादुर विक पत्रकार सज्जन कुमार सिंह सिंह नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला सदस्य बुलबहादुर केसी दलित आत्मरक्षा अभियानका सोनी परियार महेन्द्र माध्यमिक विद्यालयका शिक्षक रेशम खटी लगायतले मन्तव्य राख्नु भएको थियो कार्यक्रममा कलकुट नगरपालिका वडा नम्बर दुई भेटका चारवटा विद्यालयमा पाँचजना गरिब तथा विपन्न परिवारको विद्यार्थीलाई शैक्षिक सामग्री वितरण पाँचवटा विद्यालयका बैसठीजना विद्यार्थीले पोसाक वितरण कलकोत नगरपालिका वडा नम्बर दुईका चौवालिसजना विपन्न परिवारले न्यानो कपडा वितरण कलकत्त नगरपालिका वडा नम्बर दुई मसाला निवासी आमा बुबा गुमाएका दुईजना बालबालिका एक लाख सात हजार छ सय रुपियाँ सहयोग हस्तान्तरण गरिएको थियो कार्यक्रममा गरिब तथा विपन्न परिवारका एकल महिला अन्तर्गत गलकोट नगरपालिका वडा नम्बर दुई पौडा डाँडा निवासी ठगी नेपाली घामपानी निवासी निर्मला सुनार र पार्वती सुनारलाई दस हजारका दरले सहयोग हस्तान्तरण गरिएको थियो त्यस्तै कलकुत नगरपालिका वडा नम्बर दुई घामपानी निवासी पहिरो पीडित कमला सुनारले चार हजार पाँच हजार पाँच लाख चार हजार पाँच सय पैँतिस रुपियाँ हस्तान्तरण गरिएको समाजले जनाएको छ कार्यक्रम सेरोजनसिन समुदाय समाज बागलुङ नेपालका अध्यक्ष कृष्ण सुनारको अध्यक्षता समाजका आर्थिक संयोजक चिन्ता नेपालीको स्वागत तथा चन्द्रकला नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो गलकोट नगरपालिका वडा नम्बर तिनमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ गलकोट नगरपालिका वडा नम्बर तिनको आयोजना तथा गलकोट नगरपालिका कृषि तथा पशु सेवा शाखाको प्राविधिक सहयोगमा निशुल्क पशु स्वास्थ्य शिविर धोस्तुङ र स्यालामा सम्पन्न भएको छ धोस्तुङ र स्यालाका करिब एक सय पैँसठी कृषकले पालिका दुई सय तिस पशुको गोबर परीक्षण गरिएको छ त्यस्तै करिब तिन सय पशुलाई ल्याउ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 र डिपेन्डेन्ट भिजाको लागि सहजीकरण गर्नुका साथै यहीबाट विदेशमा होटल बुकिङको व्यवस्था लगायतका थुप्रै सुविधाहरू दिइरहेको छ नि सेवाहरू USA Europe UK Canada Japan Australia China South Korea South Africa Hong Kong Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कारको मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भको पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच Suresh Khatri managing director Pengoling travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा अझै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् गलकुट खबरमा त व्यवसायिक विश्राम पछि फेरि खबरकै सिलसिला खरुवा माध्यमिक विद्यालय गलकुट नगरपालिका वडा नम्बर चारमा सदन विभाजन भएको छ सदन विविध प्रतीकहरूको नामबाट विभाजन गरिएको हो प्राथमिक विद्यालय अन्तर्गत निलुवा सदन र घुम्ती सदन विभाजन गरिएको छ जस अन्तर्गत निलुवा सदनको टोली प्रमुख आस्बिन नेपाली उपप्रमुख दिव्या गैरी र घुम्ती सदनको टोली प्रमुख रेजिना परिया र उपप्रमुख उप प्रमुख अङ्किता पोखरेल रहनु भएको छ त्यस्तै माध्यमिक विद्यालय अन्तर्गत आइन्स्टाइन सडल आविष्कारको प्रतीक बुद्ध शान्तिको प्रतीक लक्ष्मी सिर्जनाको प्रतीक सगरमाथा गौरवको प्रतीक गरी चार सदन विभाजन गरिएको छ जस अन्तर्गत आइन्स्टाइन सदनको सदनको विवेक नेउपाने टोली प्रमुख अनिसा सुवेदी टोली उपप्रमुख रहनु भएको छ त्यस्तै बुद्ध सदनको निरेशम सुवेदी टोली प्रमुख अङ्किता नेउपाने टोली उपप्रमुख लक्ष्मी सदनको इन्द्र सुनार टोली प्रमुख रेजिना नेउपाने टोली उपप्रमुख र सगरमाथा सदनको अस्मिता सुवेदी टोली प्रमुख आशिष सुनार टोली उपप्रमुख रहनु भएको विद्यालयले जनाएको छ बागलुङ नगरपालिकाका पाँच विद्यालयमा नर्सिङ सेवा सुरु भए गरिएको छ विद्यालयमा स्वास्थ्य परीक्षण सचेतना प्रदान गर्ने उद्देश्यले बागलुङ नगरपालिकाका पाँच विद्यालयमा नमुना परीक्षणका लागि नर्सिङ कार्यक्रम सुरु गरिएको हो गत वर्ष सम्झौता भएको यस कार्यक्रम कोरोनाका कारण विद्यालय नखुल्दा सुरु हुन सकेको थिएन स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखा सङ्घको समन्वय बागलुङ समन्वयमा बागलुङ नगरपालिकाले पाँच विद्यालयमा एक महिनादेखि नर्सिङ सेवा प्रदान गर्न थालेको छ विद्यालयमा आउने स्वास्थ्य समस्या सचेतना स्वास्थ्य शिक्षा र वातावरणीय शिक्षाका लागि विद्यालयमा नर्सिङ कार्यक्रम सुरु भएर सेवा प्रदान गर्न थालिएको छ विद्यालयमा अध्ययनरत किशोरीका लागि सेनिटरी प्याडको प्रयोग लगायतका विषयमा समेत शिक्षा प्रदान गरिनेछ पाँचौँ विद्यालयमा एक एकजना स्टाफ नर्स नियुक्ति भएर विद्यालयमा हाजिर भइसकेको नगर स्वास्थ्य शाखा संयोजक जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिनुभयो उहाँले विद्यालय स्तरबाटै स्वास्थ्य स्वास्थ्य सचेतना प्रदान गर्न विद्यार्थीको परिवार विद्यालय क्षेत्रको समाजले समेत स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने भयो गण्डकी प्रदेशमा नै नमुनाका रूपमा बागलुङ नगरपालिकाका पाँच विद्यालयबाट विद्यालय नर्सिङ कार्यक्रम सुरु भएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो विद्यालयमा नर्सले स्वास्थ्य शिक्षा र प्राथमिक उपचार गर्ने सन् पौडेलले भन्नुभयो विद्यालयले स्वास्थ्य जागरूकता वातावरण तथा सरसफाई र सामान्य उपचारको व्यवस्था गर्दा निकै सहज हुन थालेको छ बागलुङ मन्दिर विद्यामन्दिर माध्यमिक विद्यालय रोटरी पिपल माध्यमिक विद्यालय गणेश माध्यमिक विद्यालय बौडेश्वर माध्यमिक विद्यालय र तितौरी माध्यमिक विद्यालयमा नर्सिङ तथा स्वास्थ्य सेवा कार्यक्रम सुरु भएको हो सहित आवश्यक औषधि र सामान्य उपकरणको व्यवस्था समेत गरिएको छ उनीहरूले सरसफाइ प्राथमिक उपचार कान आँखा परीक्षण कुपोषण भय नभएको जानकारी दिने र जनचेतना फैलाउने छन् विद्यालयको भौगोलिक अवस्था विद्यार्थीको सङ्ख्या अधिक तथा स्वास्थ्य सेवा टाँदा रहेको जस्ता सूचकका आधारमा पहिलो चरणमा पाँच विद्यालय छनौट गरिएको महाशाखाको अस्पताल नर्सिङ शाखाले जनाएको छ शाखाका अनुसार छात्र विद्यार्थीको महिनावारी हुडाको अवस्थाको अवस्थामा गरिने स्वास्थ्य हेरचाहदेखि आकस्मिक दुर्घटनामा प्राथमिक उपचारसम्मको अवस्था नर्सले गर्नुहुनेछ स्टाफ नर्सले विद्यार्थीको तौल तथा उचाइका आधारमा वृद्धि र विकास भए नभएको जानकारी अभिभावकले समेत सल्लाह र सहित जानकारी दिनेछन् नेपालमा भर्खरै मात्र विद्यालय स्तरबाटै स्वास्थ्य सचेतना तथा सामान्य औषधि उपचारका लागि सुरु भएको नर्सिङ स्वास्थ्य प्रदेश नम्बर एक दुई र तीनले केही स्थानीय तहका विद्यालयमा नमुनाका रूपमा लागू गरिसकेका छन् स्वास्थ्य मन्त्रालयले गण्डकी प्रदेशको बागलुङ नगरपालिकामा उक्त कार्यक्रम सुरु गरिएका हो गरिएको हो नर्सिङ स्वास्थ्य सेवाले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका विद्यार्थीले लाभान्वित हुने अपेक्षा गरिएको छ उक्त कार्यक्रम मार्फत स्वस्थ रहनका लागि आवश्यक खानपान व्यायाम औषधि उपचार सेवा लगायतका विषयमा समेत जानकारी गराइनेछ विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरकामी अन्तमा छ अन्तमा शीर्ष खबर पुनः एकपटक गलकुत आँखा उपचार केन्द्रको उद्घाटन बालमटी स्थानीय शासन नीतिगत अवलोकन तथा घोषणा सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम दिला भातीमा सम्पन्न सृजनशील समुदाय समाज बागलुङ नेपालको आयोजनामा पुस्तक वितरण तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न धोस्तोङ र स्यालामा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न र खरुवा माध्यमिक विद्यालयमा सदन विभाजन बागलुङ नगरका पाँच विद्यालयमा नर्सिङ सेवा सञ्चालन यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार